नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारमा एउटा नवीनतम श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट हुने साथ मिलिराखेको छ विष्णु र म छु तपाईँकै लोकसङ्गीतको सहायत्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारकी बसाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारकी बसाई लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच कार्यक्रम लोकझङ्कारकी बसाइमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो मङ्गलबार व्यवसायमा भने मध्यकालीन समयमा निस्केका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका जोड्न चाहन्छु रामजी खाँड अनि विष्णु माझीको सुमधुर आवाजमा रहेको लोकदोरी भाका धरती कुनको आकाश चुनकै हो अब क्रममा तपाईँको लागि छ कसमै खाइसके जुनी जोनी म त उनकै हो हार्छु म भन्दिन उनको बाहेक कसैको भन्दिन धरती कुनको आकाश जुनकै हो मैले बाछा कसमै खाइसके जुनी जोनी म त उनकै हो मैले बाछा कसमै खाइसके जोनी जोनी माता उनको कास्र जल तिर मात माया लाउँदिन दुईतिर धरती कुनको आकाश जुनकै हो मैले बाचा फागुनको आकाश जुनकै हो रामजी खाँड अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको लोकदोरी भाकालाई कार्यक्रम लोकझङ्कारको यो पहिलो स्थानमा राखिसक्यो हामीले कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर कार्यक्रम लोकझङ्कारको व्यवसायमा मध्यकालीन समयमा निस्केका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउँछ चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट कुलेन्द्र विक्क अनि देवी खर्तीको मन परेरै हो कि यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ कार्यक्रम लोकझङ्कारको बसाइ सँगै रहनुहोला आगानीमा नारायण पैसा पानीमा घुमिरहन्छौ आँखैमा उड्दा सिरा काखैमा राति सापानीमा घुमिरहन्छौ गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण यो विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण खबर समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुन्छौँ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर कार्यक्रम लोकझङ्कारको आजको बसायमा भने मध्यकालीन समयमा निस्केका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने चौमरको गरिराखेका छौँ र दिप पनि राखि राखिराखेका छौँ र ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट रामजी खान अनि टिकाफुनको सुमधुर आवाजमा रहेको लोकदोरी भाका यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो मुस्किलले रात दिन बादल पारी मेरी माया रोई बोलिन् यो मार्मिक सन्देश पाए यहाँ मलाई सन्चो छैन त्यहाँ सँगै हुन पाएको भए किन मन रुन्थ्यो काट्दै चिन्की मुस्किलले रात दिन बादल पारी मेरी माया रोइ बोलिन् यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो सँगै हुन पाएको भए किन मन रुन्थ्यो यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन पाएको भए किन मन रुन्थ्यो सृष्टि राहु पाउ पाउँथे म यो मार्मिक सन्देश पाए यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन पाएको भए किन मन रुन्थ्यो पक्षी भाइ उडेर आउँथे म कति दुःख पोख्न पाउँथे म यो मार्मिक सन्देश उनले पाए यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन पाएको भए किन मन रुन्थ्यो यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन यो मार्मिक सन्देश उनले भए हुन्थ्यो निकै नै मर्मेश्वसी लोकदोरी भाका थियो रामसी खाँड अनि टिकापुनको सुमधुर आवाजमा सजेको लोकदोरी भाकालाई कार्यक्रम लोकझङ्कार के व्यवसायमा राखिसकेका छौँ हामीले कार्यक्रम लोकझङ्कार के व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पाँच कार्यक्रम लोकझङ्कारकै व्यवस्थामा यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारकै अवस्था सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि विष्णुप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि शीतल दिने पिपल स्वामी छ एम छेत्री अनि विष्णु माझीको सुमधुर भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम लोकझङ्कारकी श्रृङ्खलाबाट उजेल पर्छु नमस्कार पुगेकै छ सानो तिमी छैनौ तिम्रै कामी छ अर्पण एक सय चार थोप्लो पाँच मेगा हल